Woo! कान्छी तिम्रो मायामा फसेर बित्यो रात जागरै बसेर निन्द्रा बिगार्यो दुई दिन मिठो पन्धेरीको पानी बैसाले सजिएकी सुन्दरी कान्छी रानी कति चिसो कति मिठो पधेरीको पानी बैसाले सजिएकी सुन्दरी कान्छी नानी एकै नजरमा बना पर्छ यो मन कुरानी यो मनको रानी लैलै यो मन कुरानी चोको माया दिए तिमीलाई जीवन साथी रोजे तिमीलाई थाहै भएन है मलाई सङ्कै थिएन है मलाई दायाँ बायाँ मन डुलाउने तिम्रो रहेछ बा पुरै छ बानी पुरै छ बानी कान्छी तिम्रो त्यो कालो केसले जिउ डाल राम्रो सुहाउँदो भेसले यो मन बिगार्यो दुई दिने माया टिपी माया गाँसेको शिवजीको मन्दिरैमा औँठी साटेको बनपाखा लुकी छिपी माया गाँसेको शिवजीको मन्दिरैमा औँठी साटेको बिर्स्यौ कसरी हाँसी हाँसी झुटो कसम किन खाएको किन खाएको निलैलाई किन खाएको एउटै छ है मेरो भनाइ आज मलाई एक्लो भनाइ गाउँ सहर हँसाएर आफू चाहिँ रमाएर लाहुरेको हात थामी किन भागेको किन भागेको निलैलै किन भागेको कान्छी तिमीले दिएको छुट्टाले म मर्छु चाँडै बैरागी रोगले जीवन व्यर्थ भो निष्ठुरी कान्छीले मायामा फसेर बित्यो रात जागरै बसेर निन्द्रा बिगार्यो दुई दिने माया